सांस्कृतिक झाँकी सहितको र्याली भरतपुर र नारायणगढ बजार परिक्रमा गर्दैछन् महासंघको बन्द सत्र भने सौराहामा भोलि र पर्सि सोमबार हुनेछ एकहत्तर जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागितामा तीस गतेसम्म चल्ने जनजाति महासंघको नयाँ नेतृत्व चयन गर्नेछ नयाँ नेतृत्व चयनसँगै महाधिवेशनले नयाँ नीति आदिवासीको साझा मुद्दा र महासंघले अधिकारीको विषयमा छलफल गर्ने बताएको छ महाधिवेशनमा चार दलका शीर्ष नेतालाई प्रवेश निषेध गरिएको छ कर्मचारी सरकार र भ्रष्टाचारीलाई अख्तियार प्रमुख बनाउने जनविरोधी काम गरेकाले उनीहरूलाई महाधिवेशनमा प्रवेश निषेध गरिएको बताइएको छ महाधिवेशनमा नेकपा माओवादीका नेता रामबा रामबहादुर थापा बादल वर्तमान पुन संघीय लोकतान्त्रिक पार्टीका अशोक राई एमालेका पृथ्वी सुब्बा गुरुङ नेपाली काङ्ग्रेसका इन्द्रबहादुर गुरुङ लगायत सहभागी हुँदै हुनुहुन्छ महासंघको यसअघिका सबै महाधिवेशन काठमाडौँमा भएका थिए मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले अख्तियार प्रमुख लोकमान सिंह कार्की भ्रष्टाचार नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्ति भएको दावी गर्नु भएको छ रौतहटको सदरमुकाम गौरमा पत्रकारसँग कुराकानी गर्दै गच्छेदारले कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गर्ने भन्दै आलोचना नगर्न संचारकर्मीलाई आग्रह गर्नु भएको छ कार्कीको सिफारिसमा प्रमुख चार दल सहमत भइसकेकोले विवादको कुनै अर्थ नभएको उहाँको दावी छ नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले विदेशी समर्थन बिना भविष्य नदेख्ने राजनैतिक दलका कारण राष्ट्रियता संकटमा परेको बताउनु भएको छ विवाद स्पत छविका पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउनु त्यसकै एउटा कडी भएको सिंहको दावी छ शनिबार बिहान बागलुङमा प्रगतिशील पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा सिंहले भारतको दबाव थेग्न नसकेर दलहरूले जनभावना विपरीत अख्तियारको प्रमुखमा कार्कीलाई सिफारिश गरेका गरेको टिप्पणी गर्नु भएको छ भारतले अहिले एकीकृत माओवादीलाई उपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न चाहिरहेको उहाँको भनाइ छ भारतले आवश्यकता अनुसार पूर्व राजालाई समेत शक्तिमा ल्याउन सक्ने सिंहले दावी गर्नु छ सड़क प्रयोगमा लापरवाहीका कारण धेरै पैदल यात्रु दुर्घटनाको जोखिममा परेका छन् आकाशे पुल र जेब्रा क्रसिङको प्रयोग नगर्ने तथा सड़क डिभाइडरमा टाँगिएको डोरी नागेर बाटो काट्ने पैदल यात्रु दुर्घटनाको जोखिममा रहेका ट्राफिक प्रहरी महासंघले जनाएको छ जनचेतनामूलक कार्यक्रम र बारम्बार सम्झाउँदा पनि अटेर गर्ने गरेकाले धेरै पैदल यात्रु गाडीको ठक्करबाट घाइते हुने र ज्यान गुमाउने गरेका ट्राफिक प्रहरीको भनाइ छ जथाभावी बाटो काट्नेलाई कारवाही गर्ने व्यवस्था नहुँदा त्यस्तो प्रविधि हट्न नसकेको हो गएको वर्ष आकाशे पुलको प्रयोग नगरेलाई पचास रुपियाँ जरिवाना तिराउने गरिएको थियो तर जरिवाना रकम बैंकमा जम्मा गर्ने व्यवस्था सुरु गरिएपछि त्यस्ता पैदल यात्रीलाई कारवाही गर्ने काम रोकिएको छ विश्व स्वास्थ्य संगठनको विश्वव्यापी तथ्याङ्क अनुसार विश्वभर वार्षिक झण्डै साढे बाह्र लाख जनाको सड़क दुर्घटनामा ज्यान जाने गरेको छ जसमा दुई लाख सत्तरी हजार जना पैदल यात्रु छन् पैदल यात्रुको जोखिमलाई जोड दिँदै संयुक्त संघको आह्वानमा अहिले सड़क सुरक्षा सप्ताह मनाइँदैछ विश्वभरका पैदल यात्रुको उच्च सुरक्षाको तत्कालीन सुरक्षामा ध्यान आकर्षित गर्न सुरक्षाका उपायको खोजी सड़क सुरक्षा कारवाही सम्बन्धी दशकको लक्ष्य हासिल गर्न सघाउ पुर्याउनका लागि मे छ तारिकदेखि सडक सुरक्षा सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम गरिएको छ सरकारले गिद्धको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ अहिले हिमाली प्रगति संघ प्रकृति संघको सहकारीमा सरकारले देशमै सबैभन्दा ठूलो संरक्षण पोस्टर तयार पारेको छ विभिन्न सार्वजनिक ठाउँमा राख्ने तयारी गरेर दुई फिट लम्बाइ र तीन फिट उचाइको पाँच हजार थान पोस्टर तयार भइसकेको चराविद डाक्टर हेम सागरले हिमसागर ब्रारले बताउनु भएको छ त्यस्तै हिमाली प्रकृतिले पनि विभिन्न ठाउँमा प्राविधिक पठाएर विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धिको कार्यक्रम सञ्चालनको तयारी गरेको छ पहिले संरक्षणका लागि डाइग्नो फेनाकको प्रयोगमा प्रतिबन्ध लगाएको सरकारले त्यस लगत्तै देशका विभिन्न ठाउँमा गिद्ध रेस्टुरेन्ट सञ्चालनमा ल्याएको थियो अहिले नलपासी काँसके रोपन्दै दाङ र कैलालीमा गिद्ध रेस्टुरेन्ट सञ्चालनमा छन् कड़ा सुरक्षाका बीच अहिले पाकिस्तानमा संसद तथा प्रान्तीय सभाका लागि मतदान भइरहेको छ मतदान भइरहेको बेला पाकिस्तानको कराँचीमा विस्फोट भएको छ अभावी नेशनल पार्टीको कार्य बाहिर बम विस्फोट भएको प्रहरीले जनाएको छ विस्फोटमा एकजना उम्मेद्वार घाइते भएका छन् तनाव र विस्फोटका बीच मतदाताको सहभागिता भने उत्साहजनक रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् निर्वाचनमा आठ करोड़ साठी लाख भन्दा धेरै मतदाताले भोट हाल्ने भएका छन् सुरक्षाका लागि छ लाख सुरक्षाकर्मी खटाइएको छ निर्वाचनमा साठी प्रतिशत मतदान हुने हुने अनुमान गरिएको छ पाकिस्तानमा सन् उन्नाइस र उन्नाइस सय भएको चुनावमा साठी प्रतिशत मतदान भएको थियो यसै गरी सन् उन्नाइस सय अठासीदेखि सन् दुई हजार आठसम्म भएको निर्वाचनमा एकचालिस प्रतिशत मात्र मत खसेको थियो चुनावमा अधिकांश ठूला राजनैतिक दलले आफ्नो दलले जित्ने दावी गरेका छन् पाकिस्तान मुस्लिम लीग र पाकिस्तान पिपुल्स बीच कडा प्रतिस्पर्धा हुने बताइएको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्स र पुच्छारमा रहेको पुणे बारिस बेस प्रतिस्पर्धा हुनेछ अहिलेसम्म बाह्र खेल खेलेको मुम्बईले आठ खेलमा जित हात पार्दै सोह्र अङ्क जोडेको छ भने आजको खेल जिते शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्ससँग अङ्क दूरी कम गर्दै दोस्रो स्थानमा उक्लनेछ चेन्नईको बीस अङ्क छ त्यस्तै चालो सिजनमा खराब प्रदर्शन गरेको पुणे बारिस तेस्रो जितको खोजीमा हुनेछ यसै यसैबीच बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा पाँचौं स्थानमा रहेको सनराइजर्स हैदराबाद र छैटौं स्थानको किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ समान बाह्र खेल खेलेको हैदराबादको चौध तथा पन्जाबको दस अङ्क छ यसअघि गैराति सम्पन्न भएको खेलमा दिल्ली डियर डेभिस विरुद्ध रोयल च्यालेन्जर्स बेङ्गलोरले चार रनको रोमाञ्चक जित हात पारेको छ बेङ्गलोरले जितका लागि दिएको एक रनको चुनौती पछ्याएको दिल्लीले निर्धारित ओभरमा एक रन मात्र बनाउन सक्यो बेङ्गलोरका जयदेव उन्नादकट एकले पाँच विकेट लिएका थिए दिल्लीका लागि उन्मुक्त चन्दले सबैभन्दा धेरै एकचालिस तथा बेन रोहरले बत्तीस रन जोडेका थिए टस हारेर ब्याटिङ गरेको बेङ्गलुरुले विराट कोहलीको उनासी रनको मद्दतले चार विकेटको क्षतिमा एक रन बनाएको थियो हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार